चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न छपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक द्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापा खाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The नेक्स्ट education मेल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्के लगत्तै छब्बीस सभासदहरू मनोनित गर्ने सरकारको तयारी नेकपा एमालेको नौ राष्ट्रिय महाधिवेशनको विधिवत समापन आर्थिक वर्षको बजेट कार्यान्वयनमा कुनै समस्या नभएको अर्थमन्त्री महतको भनाई आर्थिक वृद्धिको लागि बजेटले लगानी बिर्ताउन वातावरण निर्माण गर्ने विश्वास माघ आठ गतिभित्र मुलुकमा संविधान जारी हुने नेपाली कंग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाको भनाई राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग समितिले अनौपचारिक छलफल गर्ने फिलिपिन्सको राजधानी मनिलामा भएको आँधीबाट मर्नेको संख्या अडतिस नाग्यो आतंककारीको आक्रमणबाट ट्युनिसियामा चौधजना सैनिकको मृत्यु र चित्रसारी युवा खेलकुद समितिद्वारा तेक्वान्दोका पाँचजना अन्तर्राष्ट्रिय प्रशिक्षक सम्मानित नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच समयकासँगै इन्टरनेट अनलाइनमा डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ पाँच बजेको अर्पण बुलेटिनमा स्वागत छ सहकर्मी अनिता रेलसँगै सुजिता हमालको समाचार विस्तारमा सरकारले प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्के लगत्तै छब्बीस सभासदहरू मनोनित गर्ने भएको छ सत्तारूढ़ दलहरूले मोटामोटी मनोनयन गर्ने सभासदहरूको नाम तयार गरिसकेकाले कोइराला नेपाल फर्के लगतै उनीहरूको नाम घोषणा गर्ने तयारी भएको एक मन्त्रीले जानकारी दिएका छन् प्रधानमन्त्री कोइराला स्वदेश फर्के लगतै संविधान निर्माणमा देखिएका असहमति संविधान सभा बाहिरका दलहरूसँगको छलफलले पनि निरन्तरता पाउने बताइएको छ भोलि बस्ने मन्त्री परिषद बैठकले सबै पार्टीबाट आएका नामहरूको छनौट गरी अन्तिम नामावली तयार गर्ने बताइएको छ अहिलेसम्म कंग्रेस एमाले अन्य दलहरूले सम्भावित नाम सिफारिश गरिसकेको र अब एकीकृत नेकपा माओवादी लगायतका दलहरूको नाम आएपछि छब्बीस जनाको टुङ्गो लाग्ने बताइएको छ यसैगरी विभिन्न संवैधानिक निकाय र अन्य उच्च पदस्थ कर्मचारीहरूको सरूवा पनि कोइराला फर्किएपछि मात्रै हुने भएको छ केही समयपछि नै सरकारका उच्च ओहदाका पदाधिकारीहरूको कार्यकाल सकिने भएकाले पनि सरूवा र पदस्थापन तत्काल गर्न आवश्यक भएको बताइएको छ खास गरी उपसचिव सहसचिव र सचिवहरूको विषयमा तत्काल निर्णय गर्न आवश्यक भए पनि प्रधानमन्त्री कोइराला आएपछि मात्रै यो काम पूरा गर्ने तयारी भएको छ भोलि बस्ने मन्त्री परिषद बैठकले विभिन्न मन्त्रालयमा गर्नुपर्ने काम र सरूवा तथा पदस्थापनको काम पनि अन्तिम टुङ्गो लगाउने भएको छ यसैबीच प्रधानमन्त्री सुशील कोइरालाको नेपाल फर्कने मिति भोलि तय हुने भएको छ नेपाली अनुसार भोलि साँझसम्ममा उहाँको नेपाल फर्कने टिकट तय हुने बताइएको छ फोक्सोमा दाग देखिएपछि उपचारका लागि उहाँ गत असार दुई गते अमेरिका जानु भएको थियो अमेरिकामा पाँच पटक रेडियोथेरापी गरेपछि अहिले उहाँमा कुनै समस्या नभएको उहाँका साथमा रहनुभएका निजी चिकित्सक करवीरनाथ योगीले जानकारी दिनुभएको छ कोइराला यही साता नेपाल फर्कने कार्यक्रम रहे पनि टिकटको मिति भने तय नभएको सचिवालयले जनाएको छ राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग समितिले अनौपचारिक छलफल गर्ने भएको छ संविधान सभा सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले अघिल्लो संविधान सभा अकल्पनीय रूपमा विघटन भएको मुख्य कारक भएको भन्दै सहमतिमा पुग्न प्रमुख दलहरूबीच बीचमा पुनः अनौपचारिक छलफल गर्ने निर्णय गरेको हो राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड विषयमा दलहरूबीचमा सहमतिमा नपुग्दा अघिल्लो संविधान सभा विघटन भएको थियो समितिका सभापति डाक्टर बाबुराम भट्टराईको अध्यक्षतामा सम्पन्न बैठकले सहमति जुटाउन शीर्ष दलका शीर्ष नेताहरूसँग अनौपचारिक वार्ता तथा छलफल गर्ने निर्णय गरेको जनाइएको छ नेपाली कंग्रेस र नेकपा एमाले सामर्थ्यका आधारमा साथ सातदेखि एघारसम्म प्रदेश निर्माण गर्न सकिने धारणा सार्वजनिक गर्दै आएका छन् भने एकीकृत नेकपा माओवादीको पहिचानका आधारमा एघार भन्दा बढ़ी प्रदेश निर्माण हुनुपर्ने भनाइरहेको छलफल गरी सहमतिमा पुग्नका लागि तीन दलको समय सीमा तोकिएको र समितिको आगामी बस्ने बैठकले यस विषयमा सहमति जुटाउने बताइएको छ संविधान सभा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको आजको बैठकमा सांसदहरूले आफ्नो धारणा राख्ने क्रम पहिलो चरणमा समाप्त भएको छ नेकपा एमालेको नौ राष्ट्रिय महाधिवेशनको आज विधिवत समापन भएको छ काठमाडौँमा गत असार उन्नाइस गतेदेखि शुरू भएको एमालेको नौ महाधिवेशन एक हप्तामा सकिने भने पनि दुई हप्तासम्म लम्बिएको हो नयाँ नेतृत्व चयनका लागि नेता केपी शर्मा ओली र माधव कुमार नेपालको प्यानल र केही स्वतन्त्र उम्मेद्वार चुनावी मैदानमा उत्रिएका थिए मतपरिणाम अनुसार पदाधिकारीमा दुवै प्यानलको लगभग बराबर प्रतिनिधित्व भए पनि केन्द्रीय समितिमा ओली प्यानलको बहुमत भएको छ अर्थमन्त्री डाक्टर रामचरण महतले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा कुनै समस्या नभएको बताउनु भएको छ काठमाडौँमा भएको कार्यक्रममा अर्थमन्त्री महतले देशकी खर्च विधेयक पारित हुने बित्तिकै बजेट कार्यान्वयनको चरण शुरू हुने बताउनुभयो आफू बजेटको कार्यान्वयनको विषयमा गम्भीर भएको भन्दै अर्थमन्त्री महतले बजेट शत प्रतिशत कार्यान्वयन हुनेमा ढुक्क हुन आग्रह समेत गर्नुभयो आफूले अर्थ मन्त्रालयका उच्च अधिकारीहरूलाई बजेट कार्यान्वयनतर्फ ध्यान दिन आग्रह गरेको भन्दै अर्थमन्त्री मतले संसदबाट कृषि खर्च विधेयक पारित हुने बित्तिकै बजेट कानूनमा सार्ने बताउनुभयो मुलुकको आर्थिक वृद्धिलाई ध्यानमा राखेर संसदमा विभिन्न विधेयक पेश भएका छन् अर्थमन्त्री मतले भन्नुभयो विदेशी लगानी भित्राएर देशलाई विकासित गर्ने कुरामा सरकार संवेदनशील भएर अघि बढ़ेको छ कार्यान्वयन गर्न नसके जति राम्रो बजेट ल्याए पनि त्यसले कुनै अर्थ नराख्ने भन्दै अर्थमन्त्री महतले बजेटको कार्यान्वयनका लागि विधेयक र ताइमा बाउण्डको कुरा काम अघि बढ़ाएको जानकारी दिनुभयो बजेटले मुलुकको आर्थिक गतिहीनताको अवस्थालाई समाप्त पारेर नयाँ गति दिने दावी गर्दै अर्थमन्त्री महतले आर्थिक वृद्धिको लागि बजेटले लगानी बिचाउन वातावरण निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो महतले बजेटले भौतिक पूर्वाधारको विकास आधुनिकीकरण र एन्तीकरणसँगै कृषि क्षेत्रलाई नयाँ जीवन दिने दावी गर्दै कृषिमा ब्याज खटाउने र सरकार समानी बस्ने कुराले कृषि क्षेत्रलाई प्रतिस्पर्धी बनाउने बताउनुभयो संविधान सभाको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकमा राज्य पुनर्संरचनाका बारेमा दलहरूबीच देखिएको असहमतिका बारेमा आज छलफल भएको छ संविधान सभा सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा अभिलेख अध्ययन तथा निर्क्यूल समितिको तत्कालीन राज्यको पुनर्संरचना तथा राज्यको बाँडफाँड समितिको असहमतिको प्रतिवेदनमाथि छलफल भएको हो प्रदेशको संख्या सीमाङ्कन तथा नामाङ्कन र आधारका विषयमा दलहरूबीच विवाद चलेको छ समितिमा सबै दलको प्रतिनिधित्व हुने गरी सानो आकारको उपसमिति बनाएर सहमतिको प्रयास गर्न समितिका सदस्यहरूले सुझाव दिएका छनृ नेपाली कंग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाले आगामी माघ आठ भित्र मुलुकमा संविधान जारी हुने बताउनु भएको छ तीर्थयात्राका लागि भारत साना लाग्नुभएका सिटौलाले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै स्थानीय निकायको निर्वाचन भने संविधान जारी भएपछि मात्रै हुने बताउनुभयो उहाँले प्रधानमन्त्री सुशील कोइराला यसै साता स्वदेश फर्कने हुने जानकारी दिँदै त्यसपछि संविधान सभामा बाँकी रहेका छब्बीसजना सभासद मनोनयन गर्ने जानकारी जानकारी गराउनुभयो परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले राजदूत नियुक्तिका लागि प्रधानमन्त्री र सत्तारूढ़ दलका शीर्ष नेताले वास्ता नगर्दा आफू निरीह बनेको बताउनु भएको छ प्रधानमन्त्रीले नभ्याएको अवस्थामा कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई राजदूत नियुक्तिको जिम्मेवारी दिइनुपर्ने मन्त्री पाण्डेले बताउनु भएको छ परराष्ट्र मन्त्रालयका छजना करियर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेर पठाउने र अन्य राजनीतिक नियुक्तिका आठ जनाका लागि छलफल गर्ने आफ्नो प्रयासमा कसैले चासो नदिएको उहाँले बताउनु भएको छ प्रधानमन्त्री सुशील कोइरालाले कार्यवाहक प्रधानमन्त्री वामदेव गौतमलाई अधिकार दिने हो भने अब बस्ने मन्त्री परिषद बैठकबाटै छ जना राजदूत नियुक्ति गर्न सकिने मन्त्री पाण्डेले बताउनुभयो नेपालको आवासीय राजदूतावास रहेका बत्तीस देश मध्ये अहिले चौध देशमा राजदूत खाली रहेका छन् तीमध्ये आठजना मन्त्रालयकै सहसचिवले पाउनुपर्ने दावी उनीहरूले गरे पनि मन्त्री छ जनालाई मात्रै पठाउने पक्षमा रहेका छन् त्यसमा पनि अमेरिका बेलायत भारत जस्ता मुलुकमा भने कर्मचारीलाई राजदूत नबन्न जनाउने मन्त्री पाण्डेले बताउनुभयो चितवनका एकतीस गाविस मध्ये बाह्र गाविस बाढ़ी र पहिरोको उच्च जोखिममा रहेको छ सुगम जिल्ला भनेर चिनिएको चितवनका एकतीस गाविस मध्ये बाह्रवटा गाविसलाई जिल्ला विपद व्यवस्थापन समिति चितवनले उच्च जोखिममा राखेर क्षेत्रीय न्यूनीकरणको तयारी गरेको जीविस प्रकोप व्यवस्थापन स्रोत व्यक्ति बलराम लोइटेलले जानकार दिनुभयो ती गाविससँगै रत्नगर र भरतपुर नगरपालिकाका केही ओड़ाहरूलाई पनि बाढ़ीको उच्च जोखिममा राखिएको छ भने हालै बनेको खैरनी नगरपालिकाको कुम्रो क्षेत्र पनि उच्च जोखिममा रहेको लोइटेलले बताउनुभयो जिल्ला विपद व्यवस्थापन समितिको तथ्याङ्क अनुसार चितवनको कल्याणपुर गर्दी र बगौडा गाविस रिउ नदी लगायत अन्य खहरे खोलाको उच्च जोखिममा छन् यस्तै मेघौली मंगलपुर दिव्यनगर कविलास गाविस नारायणी नदीबाट उच्च जोखिममा छन् भने जगतपुर कछार पिप्ले भण्डारा र पटिहानी गाविस राप्ती नदीबाट प्रभावित भएको लोइटेलले बताउनुभयो प्रकोपकी कारण नारायणी र राप्ती नदी छेउछाउका सयौं स्थानीय बासिन्दा पटक पटक विस्थापित हुन पुगेका छन् गएको असार अठाइस र उनातिस गते माडीमा आएको बाढ़ीले एकजनाको ज्यान लिएको थियो भने त्यहाँको गर्दी कल्याणपुर र बगौड़ा गाविसका छ भन्दा बढ़ी घर जुभानमा पारेको थियो नेपाली कंग्रेस रत्नगर नगर समितिले बीपी कोइरालाको प्रथम जन्म शताब्दी सप्ताहव्यापी कार्यक्रम गरी मनाउने भएको छ नगर समितिले एक हप्तासम्म गर्ने कार्यक्रमको सूची आज रत्नगरमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो समितिले आयोजना गरेका अधिकांश कार्यक्रमहरू सामाजिक विकासमा टेवा पुग्ने खालको भएको नगर समितिका सभापति रूपनराज घिमिरेले जानकारी दिनुभयो सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज पत्रकार सम्मेलन गरेको कंग्रेसले भोलि साउन दुई गते श्रीकृष्ण प्रणामी मन्दिर जिरोनाका ज्येष्ठ नागरिकलाई फलफूल वितरण गर्ने तीन गते सौराहा चोकमा रक्तदान कार्यक्रम गर्ने चार गते अन्तर विद्यालय स्तरीय वक्तित्व कला प्रतियोगिता पाँच गते अन्तर कलेज स्तरीय निबन्ध प्रतियोगिता र छ गते बीपी चिन्तन र वर्तमान सान्दर्भिकता विषय विचार गोष्ठी गर्ने जनाएको छ कार्यक्रममा नेपाली कंग्रेसका महासमिति सदस्य तथा पूर्व सांसद एकनाथ राणा भाट क्षेत्रीय सभापति कुमार कार्की लगायतले बोल्नु भएको थियो कार्यक्रम नेपाली कंग्रेसका नगर सभापति रूपनराज घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो आज साउने संक्रान्ति मुलुकभर मनाइँदैछ साउने संक्रान्तिलाई हिन्दू धर्मावलम्बीहरूले विशेष पर्वका रूपमा मनाउने गर्दछन् मुलुकका केही स्थानमा रोपाइसकिएको रूपमा पनि यो पर्व मनाइने गरिन्छ असार महिनाभर हिलोमा पसेर खेतीपाती गर्नुपर्दा शरीर चिल्लाउने खटिरा लोतो आदि आउन सक्ने भएकोले जिउलाई सफा सुङ्गर र निरोगी बनाउन आज साँझ लोतो फाल्ने चलन रहिआएको छ गाउँघरमा यस दिन साँझ अघिनामा कुरिलो र तितेपाती सल्काएर अघिनाबाट बाट एउटा अगुल्टो छिकेर चारै दिशामा घुमाउँदै लुतो लैजाऊ भने अगुल्टो फ्याँक्ने गरिन्छ त्यसरी लुतो फालिसकेपछि जिउमा घाउ खटिएर आएको छ भने कुकुर दाइनो जलाई त्यसको मलम बनाएर लगाउने चलन छ साउन महिनाभर पार्वतीले व्रत बसी महादेवपति पाएको धार्मिक किम्बदन्ती छ यसैले यस महिनाभरि खास गरी विवाहित महिलाहरूले आफ्नो परिवारको सुस्वास्थ्य दीर्घायु र सुख समृद्धिको कामना गर्दै महादेवको व्रत उपासना पूजा आराधना गर्ने गर्दछन् साउनमा महिलाहरूले हरियो पोते हरियो चुरा र रातो लुका लगाउने चलन छ यसै देश पवित्र तीर्थस्थल देवघाटमा आजबाट साउने मेला शुरू भएको छ आज साउने संक्रान्ति भएकाले देवघाटमा स्नान गर्नेको घुइँचो लागेको थियो पूर्व सांसद मैया देवी श्रेष्ठले रोद्री पाठ गरेर मेलाको शुरूआत गर्नुभएको देवघाट क्षेत्र विकास समितिका सदस्य टंकनाथ पौडेलले जानकारी दिनुभयो रौतहटका बत्तीसवटा झोले विद्यालय खारेजीमा परेका छन् भने उन्नाइसवटा विद्यालयको समायोजन हुने भएको छ जिल्ला शिक्षा कार्यालय रौतहटले विद्यालय दर्ता गरी सरकारी रकम निकासा दिँदै आए पनि अध्यापन नभएका बत्तीस झोले प्राथमिक विद्यालय खारेज गर्ने निर्णय गरेको छ यस्तै कम संख्यामा विद्यार्थी रहेका विद्यालयलाई पनि नजिकै रहेका अन्य विद्यालयमा समायोजन गर्ने निर्णय गरेको छ खारेजीमा पर्ने विद्यालयहरूमा देव प्राथमिक विद्यालय भगवती प्राथमिक विद्यालय गणेश राजा राम प्राथमिक विद्यालय वचन प्राथमिक विद्यालय क्रान्ति प्राथमिक विद्यालय लगायत बत्तीसवटा विद्यालय रहेका छनृ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौं पछिल्लो समय अख्तियार रूपैको अनुसन्धान आयोग सक्रिय हुनलाई तपाईँ के भन्नुहुन्छ यी भ्रष्टलाई सचिने मौका चर्चा कमाउने मेसो से निरन्तरता दिए राम्रो तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ यी भ्रष्टलाई सचिने मौका भन्नेमा उन्चालिस प्रतिशत बेचर्चा कमाउने मेसो भन्नेमा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 गरी नानगढ मुगलिन मुगलिन नौबिसे काठमाडौँ सड़क खण्ड मुगलिन दमौली पोखरा सड़क खण्ड र नानगढ परासी बुटवल सड़क खण्ड पनि खुल्ला छनृ ट्राफिक खबर ट्राफिक खबरको साथमा forty point four digital colour lab and digital flex print Ratnanagar एक सौ राचौ चितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय त्रिचालिस ट्राफिक मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम पैंतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै भोलि दिनभर पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी स्वप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार ट्युनिसियामा आतंककारीको आक्रमणबाट चौधजना सैनिक मारिएका छन् आक्रमणबाट बीसजना सैनिक घाइते भएका छन् अल्जेरियाको सिमाना नजिक रहेको माउन्ट चआम्बीको दुईवटा सैनिक क्याम्पमा आतंककारीले आक्रमण गरेका थिए आक्रमणकारीले रकेटद्वारा स्वचालित ग्रिनेड तथा राइफलले सैनिक क्याम्पमाथि आक्रमण गरेको अधिकारीहरूले बताएका छन् ट्युनिसियामा पछिल्लो एक वर्षमा पहाड़ी क्षेत्रका सक्रिय आतंकवादीहरूको विरूद्ध कार्यवाही गर्दै आएको छ सो क्षेत्रमा अलकायदासँग सम्बन्ध इस्लामिक उग्रवादी संगठन सैनिक विरूद्ध कार्यवाही गर्दै आएको छ यता अफगानिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा आतंककारीहरूले आक्रमण गरेका छन् ग्रेनेड र स्वचालित हतियारका साथ आतंकवादीहरूले विमानस्थलमा आक्रमण गरेको बीबीसीले जनाएको छ आक्रमण गरी भाग्न खोज्ने चारजना आक्रमणकारी जवाफी कार्यवाहीमा मारिएका छन् भने एकजना सुरक्षा गार्ड घाइते भएका छन् आक्रमणको जिम्मा अफगानी तालिबानले लिएको छ फिलिपिन्सको राजधानी मनिलामा आएको आँधीबाट मर्नेको संख्या अडतीस पुगेको छ आँधीका कारण पाँच लाख तीस हजार मानिसलाई अन्यन्त्र सारिएको त्यहाँको राष्ट्रिय बलको व्यवस्थापन परिषदले जनाएको छ हिजो भएको र हिजो आएको आँधीका कारण राजधानीमा विद्युत आपूर्तिपूर्ण रूपमा थप्प भएको छ लाखौं मानिसले दक्षिण पूर्वी प्रान्त छाडिसकेको समाचारमा जनाइएको छ जहाँ अहिलेसम्म विद्युत आपूर्ति सुचार हुन सकेको छैन अधिकारीहरूका अनुसार रातिबाट दस लाख मानिस प्रभावित भएका छन् जसमा धेरै जसो विकुल क्षेत्रका मानिसहरू रहेका छन् अन्त्यमा खेल समाचार तेक्वान्दोका पाँचजना अन्तर्राष्ट्रिय प्रशिक्षकलाई आज रत्नगर पाँच चित्रसारीमा सम्मान गरिएको छ चित्रसारी युवा खेलकुद समितिले पाँचौं विश्व परा तेक्वान्दो रजत पदक विजेता यादव कुंवर भर्खरै तेक्वान्दो प्रशिक्षक बन्न सफल किरण श्रेष्ठ गोपाल श्रेष्ठ प्रदीप श्रेष्ठ र हङकङका प्रशिक्षक गणेश गुरूङलाई सम्मान गरिएको हो किरण गोपाल र प्रदीप विश्व तेक्वान्दो एकाडेमी कुकिवान कोरियाको आयोजनामा सम्पन्न पैंतिसौं अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर कोर्स दुई हजार चौधमा भाग लिई अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सफल भएका हुन् तेक्वान्दो खेल मार्फत चितवनलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन भूमिका खेलेको भन्दै उनीहरूलाई सम्मान गरिएको हो कार्यक्रममा खेलाड़ीहरूलाई सम्मान पत्र र दोसल्ला उडाएर सम्मान गरिएको थियो त्यसै गरी रत्नगर पाँच चित्रसारी निवासी किरण श्रेष्ठलाई स्थानीय चित्रसारी आमा समूहले समेत सोही कार्यक्रममा सम्मान गरेको छ इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टीका बहादुर कार्की प्रमुख अतिथि रहनु भएको कार्यक्रममा चित्रसेन सामुदायिक वनका अध्यक्ष अशोक चौधरी मावि चित्रसारीका प्रधान अध्यापक सूर्यप्रसाद लामिछाने समितिका सदस्य निरज गुरूङ चित्रसेन क्लबका अध्यक्ष राजेन्द्र कुमार थपलिया लगायतले मन्तव्य राख्नुभयो कार्यक्रम चित्रसारी युवा खेलकुद समितिका सचिव निर्मल गिरीको अध्यक्षता अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संयोजन अनम गुरूङले गर्नुभएको थियो साँझ पाँच बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्के लगत्तै छब्बीस सभासद मनोनित गर्ने सरकारको तयारी नेकपा एमालेको नौ राष्ट्रिय महाधिवेशनको विधिवत समापन आर्थिक वर्षको बजेट कार्यान्वयनमा कुनै समस्या नभएको अर्थमन्त्री महतको भनाई आर्थिक वृद्धिको लागि बजेटले लगानी भित्राउन वातावरण निर्माण गर्ने विश्वास माघ आठ गतिभित्रै मुलुकमा संविधान जारी हुने नेपाली कंग्रेसका महामन्त्री कृष्ण प्रसाद सिटौलाको भनाई राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग समितिले अनौपचारिक छलफल गर्ने फिलिपिन्सको राजधानी मलिलामा आएको आधीबाट मर्नेको संख्या अडतिस नाग्यो आतंककारीको आक्रमणबाट ट्युनिसियामा जना सैनिकको मृत्यु र चित्रसारी युवा खेलकुद समितिद्वारा तेक्वान्दोका पाँचजना अन्तर्राष्ट्रिय प्रशिक्षक सम्मानित हवस् त साँझ पाँच बजेको अर्पण बुलेटिन सकियो अनि आर्याल र सुजिता हमाल बिदा हुन्छौ नमस्कार यस अर्पण बुलेटिन को साथ में Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथ का फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसएल को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The Next Education Consultancy. आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line सोप Narayangarh phone zero Thank you.